जसरी देख्छु विपरीमा खोजी हिँड्छु त्यसै डुब्छु लाग्छु उसलाई म भेट्छु माया लगाउनेलाई दिल चुरा हुनेलाई माया लगाउनेलाई दिल चुरा हुनेलाई खोजी हिँडिरहेछु ड्रिम गर्ल ड्रिम गर्ल उनको त्यो आधार चित्र बनाउने गर्छु आफू समूह पाउने गर्छु माया हुनेलाई दिल चुरा हुनेलाई माया हुनेलाई दिल चुरा हुनेलाई 情歌。 चिनेक मलाई नालोमा उसलाई भाँच्छु आफ्नो उसलाई बनाउँछु माया लगा हुनेलाई दिलिच्छु र हुनेलाई माया लगा हुनेलाई दिलिच्छु र हुनेलाई खोजी हिँडिरहेछु ड्रिम गर्ल ड्रिम गर्ल ड्रिम गर्ल ड्रिम गर्ल ड्रिम ड्रिम गर्ल सपनीमा सधैँ देखेछु विपनीमा खोजिन्छु हिँड्छु यताउति त्यसै डुहुछु लाग्छ उसलाई इमा भेट्छु माया लगा हुनेलाई दिल चुरा हुनेलाई माया लगा हुनेलाई दिल चुरा हुनेलाई खोजी हिँडिरहेछु हिँगा Dream girl, dream girl, dream girl, dream dream girl, dream girl.